केही वर्ष पर्ख आउँछु भनेर गएको मान्छे केही वर्ष पर्ख आउँछु भनेर गएको मान्छे चुरा पोते सिन्दुर ल्याउँछु भनेर गएको मान्छे केही वर्ष पर्ख आउँछु भनेर गएको मान्छे चुरा पोते सिन्दुर ल्याउँछु भनेर गएको मान्छे हिजो बाकसमा फर्कियो खाडी मुलुकबाट मलाई आफ्नो बनाउँछु भनेर गएको मान्छे नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तिक डायरीको बत्तिसौँ श्रृङ्खला प्रखिएर बस्नुभएका सम्पूर्ण श्रोता अनि साथीहरूमा रेडियो प्रकृति एफएमका प्राविधिक मित्र माधव कडेल त्यसै गरी रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिवडाङ्गीसँगै म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहुको तर्फबाट आज हामी उपस्थित भएका छौँ नेपालकै पहिलो वातावरण मैत्री रेडियो रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेघार्जको स्टुडियोबाट कार्यक्रम मुक्त डायरी लिएर अघिल्लो श्रृङ्खलाहरू चाहिँ रेडियो राप्ती एफएमको स्टुडियोबाट हामीले प्रसारण गर्दै आइरहेका थियौँ बत्तिसौँ श्रृङ्खलादेखि चाहिँ हामीले रेडियो प्रकृति एफएमको स्टुडियोबाट कार्यक्रम ल्याइरहेका छौँ अब ल्याउने छौँ पनि आजको कार्यक्रममा तपाईँहरूले मुक्तक पठाउनुभएका केही मुक्तकहरू मैले फेसबुकमा पठाउनुभएका मुक्तकहरू कार्यक्रममा वाचन गर्नेछु अनि तपाईँहरूले टेलिफोन मार्फत पनि आफ्ना मुक्तकहरू सुनाउन सक्नुहुन्छ त्यसको लागि तपाईँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्नुपर्ने हुन्छ यो कार्यक्रम तपाईँहरूले सुन्न सक्नुहुन्छ रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगा हर्स दाङ त्यसै गरी रेडियो प्राप्ति एफएम एक सय चार थुप्रो आठ मेघार सल्यानबाट हरेक बुधबार रात्रिकालीन समय नौ पन्ध्रदेखि नौ पचपन्न बजेसम्म तपाईँहरूले यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले यो कार्यक्रमलाई इन्टरनेट अनलाइन मार्फत W W W dot radio Prakriti dot com त्यसै गरी W W W dot radio Rapti dot org dot एनपीबाट सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले कार्यक्रमलाई रामचरण श्रेष्ठजीको blog W W W dot Sisapani Nepal dot blogspot dot com त्यसै गरेर तपाईँहरूले डब्लु डब्लु डब्लु डट डायरीका पानाहरू डट ब्लग डट कम त्यसै गरेर ध्रुवराज ओलीको website W W W dot Salyan दृष्टिकोण डट कम अनि त्यसै गरी तपाईँहरूले नेपाली कला डट ब्लगेश्वर डट कमबाट पनि कार्यक्रम सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ तपाईँहरूले युट्युबमा गएर मुक्तक डायरी सर्च गर्नुभयो भने त्यहाँ कार्यक्रमका सबै श्रृङ्खलाहरू भेटाउन सक्नुहुन्छ उत्तर कुमार साहु सर्च गरेर पनि त्यहाँ भेटाउन सक्नुहुन्छ तपाईँहरूले कार्यक्रमका सबै श्रृङ्खलाहरू त्यहीँ भेटाउन सक्नुहुन्छ अनि तपाईँहरूले कार्यक्रममा मुक्त कसरी पठाउने भन्ने बारेमा अलि बुझ्न चाहनुहुन्छ अलि जान्न चाहनुहुन्छ आज भर्खरै मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि फेसबुकको सर्च बक्समा गएर तपाईँहरूले मुक्तक डायरी सर्च गर्नुपर्ने हुन्छ एमयुकेटिएके मुक्तक स्पेस डिआइएआरवाई डायरी मुक्तक डायरी सर्च गर्नुहोस् जहाँ फेसबुक आइडी र फेसबुक पेज आउँछ ती तपाईँहरूले फेसबुक आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ फ्रेन्ड रिक्वेस्ट पठाएर हाम्रो साथी बन्न सक्नुहुन्छ अनि तपाईँहरूले फेसबुक पेजलाई लाइक गरेर लाइक गर्न सक्नुहुन्छ अहिलेसम्म तिन हजार तिन सय पचहत्तरजनाभन्दा बढी साथीहरूले त्यो पेजलाई लाइक गरिसक्नु भएको छ तपाईँहरूले पनि त्यो पेजलाई लाइक गरेर मात्र आफ्ना मुक्तकहरू पठाउनु होला भन्छु कार्यक्रममा तपाईँहरूले ती पठाएका त्यही हामीले स्ट्याटस राख्छौँ स्ट्याटसमा पठाएका केही मुक्तकहरू मैले आज कार्यक्रममा लिएर आएको छु आजको कार्यक्रममा तपाईँहरू सहभागी हुन चाहनुहुन्छ आफ्नो मुक्तक सुनाउन चाहनुहुन्छ भनेपछि मुक्तक मात्र तपाईँले कार्यक्रममा सुनाउनु पर्नेछ मुक्तक बाहेक गर्ने प्रतिभाहरू नै कार्यक्रममा समावेश हुने छैनन् त्यसैले मुक्तक लेख्नुहुन्छ अनि मुक्तकलाई मन पराउनुहुन्छ मुक्तक माया गर्नुहुन्छ साहित्य विधाको मुक्तक विषयलाई हामीले समेटेर कार्यक्रम लिएर आएका हौँ आजको कार्यक्रममा सहभागी सहभागिताको लागि शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्दै गर्नुहोस् तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भ गरौँ यो मिठो सुगम सङ्गीतबाट सम्झनामा गगनामा अझै पानी गुनी मेरो देउता राजा भन्थ्यो सँगै जिउँछु मर्छु भन्थ्यो तर बाटो मोड्यौ कसरी तर बाटो समझना मा अरू एक्लै खुसी थिए तिमी आयौ मान साथे मखमलियो जिन्दगीको तिम्रै कारण व्यर्थै फाटे किन देख्छु अझै पानी सपनीमा घरी घरी बाटो मोड्यौ कसरी मन निकै नै मिठो सुगम सङ्गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक डायरीको व्यवसायमा तपाईँहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्त डायरी सामुदायिक radio radio Rapti FM Salyan त्यसै गरेर अहिले चाहिँ प्रकृति एफएम दाङबाट तपाईँहरूले यो कार्यक्रमलाई सुनिरहनु भएको छ मैले सुरुमा वाचन गरेको मुक्तक थियो केही वर्ष पर्ख आउँछु भनेर गएको मान्छे केही वर्ष पर्ख आउँछु भनेर गएको मान्छे चुरापोते सिन्दुर ल्याउँछु भनेर गएको मान्छे हिजो बाकसमा फर्कियो खाडी मुलुकबाट मलाई आफ्नो बनाउँछु भनेर गएको मान्छे कपिल मणि दाङ बेलजुन्डीबाट लेखेर पठाउनु भएको थियो यो मुक्ताको मैले सुरुमा वाचन गरेको मुक्तक थियो त्यसै गरेर धेरै साथीहरूले मुक्तक लेखेर पठाउनु भएको छ बिन्दा कतिवटा लुरीले लेख्नुहुन्छ दादिङ कल्लेरी हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ दिलको चरा उडी गयो डालीहरू खाली भए दिलको चरा उडी गयो डालीहरू खाली भए प्रेम पुष्प उसलाई चढाएँ थालीहरू खाली भए दिलको चरा उडी गयो डालीहरू खाली भए प्रेम पुष्प उसलाई चढाएँ थालीहरू खाली भए उसको आगमनमा मलाई मरुभूमि नै हरियो लाग्थ्यो ऊ गएसी उखाली अनि ओरालीहरू खाली भए दिलको चरा उडी गयो डालीहरू खाली भए बिन्दा कतिवटा लुरी धादिङ कलेरी हाल चाहिँ काठमाडौँबाट लेखेर पठाउनु भएको थियो यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट हजुर म सैगाबाट पुष्पाजी पुष्पाजी एम सैगाबाट हजुर के छ सन्चै हुनुहुन्छ पुष्पाजी हजुर एकदमै सन्चै छु अनि हजुर हामी पनि एकदमै सन्चै छौँ कार्यक्रम कतिको सुन्नुहुन्छ सैगामा बसेर हजुर सुन्छु भन्नु न सुन्नुहुन्छ हजुर अनि मुक्तक पनि लेख्नुहुन्छ हजुर मुक्तक तयारी छ तपाईँको आउनुभएको थियो सैगाबाट पुष्पाजी मुक्तक सुनाउन नपाएरै गइसक्नु भएको छ तपाईँहरू आउनुको लागि सहभागी हुनको लागि आफ्नो मुक्तक सुनाउनुको लागि सुन्ने बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्नुहोला यति बेला रुद्र कडेल आदर्शले लेख्नुहुन्छ राप्ती नगरपालिका नौ चितौन हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको शरीरमा फुल अबिरी चढाएर जाँदा उहाँको शरीरमा फुल अबिरी चढाएर जाँदा रोकिएन आँसु अघि बढाएर जाँदा केही होइन जस्तो लाग्यो हाम्रो जिन्दगानी अस्तु बाहेक सबै शरीर डढाएर जाँदा रुद्र आदर्श राप्ती नगरपालिका नौ चितौन हाल चाहिँ दक्षिण कोरियाबाट लेखेर पठाउनु भएको थियो यो मुक्त त्यसै गरेर यति बेला टेलिफोन सम्पर्कमा फेरि पनि कुनै मित्र आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हामी मुक्तक सुन्छौँ उहाँको कुनै मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट म बी सुरेश बैरागी कान्छा राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङबाट राप्ती अञ्चल अस्पतालबाट बी बैरागी सुरेश कान्छा हजुर बि सुरेश बैरागी कान्छा के छ सन्चै हुनुहुन्छ सन्चै छु अनि हजुरहरूलाई के कस्तो छ हामी पनि एकदमै ठिकै छौँ सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर अँ सुन्दैछु कार्यक्रम सुन्दै हुनुहुन्छ भने आज मुक्तक सुनाउनुपर्छ भन्ने थाहा छ तपाईँलाई हजुर पक्कै पनि ल सुरु गर्नुहोस् ल हुन्छ मैले यो विशेष गरी उसलाई पत्रकारहरू लगायत सबैलाई व्यङ्ग्य प्रहार गर्न खोजिरहेको छु हुन्छ सुरु गर्नुहोस् दिन दुखीहरूको मुहारमा खुसी फलाउने मन छ सामन्ती शोषकहरूलाई जरैबाट ढलाउने मन छ दिन दुखीहरूको मुहारमा खुसी फलाउने मन छ सामन्ती शोषकहरूलाई जरैबाट ढलाउने मन छ यहाँ पत्रकारहरू श्रमजीवी भन्दा पैसामा बित्ने भए दिन दुखीहरूको मुहारमा खुसी फलाउने मन छ सामन्ती शोषकहरूलाई जरैबाट ढलाउने मन छ यहाँ पत्रकार श्रमजीवी भन्दा पैसामा बित्ने भए मनै पत्रकार भई निष्पक्ष कलम चलाउने मन छ दिन दुखीहरूको मुहारमा खुसी फलाउने मन छ सामन्ती शोषकहरूलाई जरैबाट ढलाउने मन छ हजुर यही नै हो निकै नै मिठो मुक्त सुनाइदिनु भयो बिबी रागी श्रेष्ठजी एकदम खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एकजनालाई सम्झिने भन्नुभयो सर हजुर मलाई जसले माया गर्छ उसैलाई नै हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो राप्ती अञ्चल अस्पतालबाट बी बैरागी सुरेश कान्छा मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ मुक्तक सुनाउनुको लागि धेरै मुक्तकहरू छन् म केही मुक्तकहरू लिन्छु सन्तोष समगाईले लेख्नुहुन्छ नामजुङ दुई गोर्खा हाल चाहिँ थ्यागु दक्षिण कोरियामा हुनुहुन्छ अधुरो भो मनका रहर तिम्रै कारणले अधुरो भो मनका रहर तिम्रै कारणले सोचे जस्तो भएन घर तिम्रै कारणले बुद्ध बन्छु भने अघि बढेको मान्छे म अधुरो भो मनका रहर तिम्रै कारणले सोचे जस्तो भएन घर तिम्रै कारणले बुद्ध बन्छु भने अघि बढेको मान्छे म बन्न पुगे आज हिटलर तिम्रै कारणले अधुरो भो मनका रहर तिम्रै कारणले सोचे जस्तो भएन घर तिम्रै कारणले सन्तोषमकै नामजुङ दुई गोर्खा हाल चाहिँ थेकु दक्षिण कोरियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्तक रहेको छ मेरुदण्ड राईले लेख्नुहुन्छ तिम्ला तिन देउराल सोलुखुम्बुमा हुनुहुन्छ पानाहरू पनि थिए र त बिर्सिए आफ्नाहरू पनि थिए र त बिर्सिए न बोलाए न सम्झिए र त बिर्सिए आफ्नाहरू पनि थिए र त बिर्सिए न बोलाए न सम्झिए न रत बिर्सिए आफ्नै मात्र स्वार्थ पुरा गरिरहेछन् पराई पनि बदलिए रत बिर्सिए आफ्नाहरू पनि थिए रत बिर्सिए नबोलाए नसम्झिए रत बिर्सिए मेरो धन्दालाई तिङ्ला तिन देउराल सोलुखुमबाट लेखेर पठाउनु भएको छ यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार सर को बोल्नुभयो कहाँबाट म रुकुमको मान्छे हाल दाङदेखि गणेश ओली भन्ने मान्छे गणेश ओली रुकुमको मान्छे दाङमा बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर सर अनि दाङमा बसेर के गर्नुहुन्छ त खासै म केही गर्दैन सर अहिले स्टडी गर्न भनेर आएको भर्खर भर्खर ए भर्खर स्टडी गर्न भनेर आउनु भएको अनि अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर सर सुनिरहेको छु आज पहिलोपटक सुन्नुभयो कि पहिले पनि सुन्नुहुन्थ्यो आज फर्स्ट डे हो सर आज पहिलोपटक सुन्दै हुनुहुन्छ हजुर सर कार्यक्रममा आइसकेपछि के गर्नुपर्छ भन्ने तपाईँलाई जानकारी छ हल्का छ सर एकचोटि भनिदिनु न कार्यक्रममा सहभागी भइसकेपछि तपाईँले मुक्तक सुनाउनु पर्ने हुन्छ तयारी छ मुक्तक तपाईँको हजुर सर तपाईँको मुक्तक तयारी छ हजुर सर छ तयारी ल सुरु गर्नुहोस् निष्कर्षविहीन वार्ता गर्छौ किन गन्तव्यमा नपुग्ने यात्रा गर्छौ किन एक आगो भए पनि एक तरल बन एक बन्न अर्को बढ्दा व्रत हुन्छ किन आफू चुखो बन्न आरोप पर्ते आरोप लगाई कहीँ नभएको हाडिटाइको जात्रा हुन्छौ किन तिम्रो युद्धले जनताको पेट भरिँदैन ग्यास इन्धन खाद्यान्नको मात्रा दिन्छौ किन तिम्रो युद्धले जनताको पेट भरिँदैन ग्यास इन्धन खाद्यान्नको मात्रा दिन्छौ किन निष्कर्षदेखि वार्ता गर्छौ तिमी गन्तव्यमा नपुग्ने यात्रा गर्छौ किन यति नै हो सर हुन्छ हामी छुट्टिन्छौँ नमस्कार नमस्कार आउनुभएको थियो तर मुक्तक भनेको गजल नै पो सुनाउन लाग्नुभएको छ कार्यक्रम आइसकेपछि हामी मुक्तक विशेष कार्यक्रम मुक्तक मात्र सुनाइदिनु होला मुक्तक लेख्न जान्नुहुन्छ भने मात्र फोन गरिदिनु होला नत्र भने चाहिँ कार्यक्रमलाई सुनेर पनि साथ दिन सक्नुहुन्छ यसरी चाहिँ गजल नसुनाइदिनु होला यति बेला म केही मुक्तकहरू लिन्छु फेसबुकमा प्राप्त भएका श्याम कञ्चन केसीले लेख्नुहुन्छ थालचौर तिन जाजरकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ तिम्रो माया अर्कैसँग टाँसिएको देखे तिम्रो माया अर्कैसँग टाँसिएको देखे खुसी हुँदै तिम्रो मन हाँसिएको देखे म त एउटा सिधा केटा गाउँको हेर साथी भन्दै उतैतिर गाँसिएको देखेँ श्यामकञ्चन केसी थाला लैकर तिन जाजरको ठाल चाहिँ मलेसियाबाट लेखेर पठाउनु भएको छ अर्को मुक्तक रहेको छ दिप निश्चल ठकुरीले लेख्नुहुन्छ गोराई दाङबाट को दिनमा हरायो अनि को राति हरायो को दिनमा हरायो अनि को राति हरायो भन्छन् कतिले त अपराधी हरायो विविध कारणवश कसको के हरायो तर यो निश्चलको मन मिल्ने साथी हरायो को दिनमा हरायो अनि को राति हरायो भन्छन् कतिले त अपराधी हरायो निश्चल ठकुरी घोराइदाङबाट लेखेर पठाउनु भएको थियो यो मुक्तक तपाईँहरूले पनि मुक्तक लेखेर पठाउन चाहनुहुन्छ भनेपछि फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी एमयुके टिएके मुक्तक डिआइएआरवाई डायरी मुक्तक डायरी सर्च गर्नुहोस् एउटा पेज आउँछ जुन पेजलाई तेत्तिस सय सडतिसजनाभन्दा बढी साथीहरूले लाइक गर्नुभएको छ तपाईँहरूले पनि त्यो पेजलाई लाइक गरिदिनु होला लाइक गरेर मात्र हामीलाई तपाईँहरूले मुक्तक पठाउनु होला अर्को मुक्तक म लिन्छु यति बेला करण बुढा मगर क्रेजीले लेख्नुहुन्छ मसिकौट नगरपालिका एघार रुकुम हाल चाहिँ घोराई एक दाङमा हुनुहुन्छ छैन राम्रो चरित्र भन्छन् दुनियाँ छैन राम्रो चरित्र भन्छन् दुनियाँ हुँदै होइन भने ऊ पवित्र भन्छन् दुनियाँ छैन राम्रो चरित्र भन्छन् दुनियाँ हुँदै होइन ऊ पवित्र भन्छन् दुनियाँ खै के देखिस् उसलाई हेरेर तैँले केही छैन ऊ भित्र भन्छन् दुनियाँ छैन राम्रो चरित्र भन्छन् दुनियाँ करण बुढामगर क्रेजी मसीकोट नगरपालिका एघार रुकुम हाल चाहिँ घोराई दाङमा हुनुहुन्छ त्यसै गरेर म अर्को मुक्तक पनि लिन्छु काँसीराम खड्गाले लेख्नु भएको छ काप्रा दुई सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ धन कमाउँछु भन्दा एक दिन हाँसो भइदियो धन कमाउँछु भन्दा एक दिन हाँसो भइदियो तर त्यही हाँसो आज आएर साँचो भइदियो जिन्दगीमा पढाइ सोझी जिन्दगीमा पढाइ छोडी धन कमाउन लाग्यो छोरो त्यस दिनदेखि खेतबारी सब बाँझो भइदियो धन कमाउँछु भन्दा एक दिन हाँसो भइदियो तर त्यही हाँसो आज आएर साँचो भइदियो क्यासीराम खड्का काभ्रा दुई सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार को बोल्नुभयो कहाँबाट तुलसीपुर राणा गाउँबाट के भन्नुभयो अरे ऋषि उदासी के छ ऋषिजी सन्चै हुनुहुन्छ एकदम अनि अहिले त सुतिसक्नुभयो होला निदाउनु भएको छैन सुत्न चाहिँ सुतिसक्नु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कार्यक्रम कस्तो लाग्छ तपाईँलाई एकदम राम्रो लाग्छ आज पहिलोपटक सुन्नुभयो कि पहिले पनि सुन्नुहुन्थ्यो नि अलि अगाडि पनि सुनेको ए अलि पहिले पनि सुन्नुभएको थियो आज पनि सुन्नुभयो अनि कार्यक्रममा सहभागी भइसकेपछि मुक्तक पर्छ भने तपाईँलाई थाहा छँदै होला हजुर हजुर हुन्छ हामी तपाईँको मुक्तक सुन्नतर्फ लाग्छौँ अहिले जुनको सम्बन्ध भए चाहिँ रातसँग डालीको सम्बन्ध भए चाहिँ पातसँग जुनी जुनी एक भई जिउने बाचा गरेर जुनको सम्बन्ध भए चाहिँ रातसँग डालीको सम्बन्ध भए चाहिँ पातसँग जुनी जुनी एक भई जिउने बाचा गरेर कहाँ छुटिन सक्छु र म तिम्रो साथसँग जुनको सम्बन्ध भए चाहिँ रातसँग डालीको सम्बन्ध भए चाहिँ पातसँग डालीको सम्बन्ध भए चाहिँ पातसँग एकदमै डालीको सम्बन्ध भए जसरी पातसँग निकै नै मिठो मुक्त सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला यसरी नै मुक्तक सुनाउँदै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् <laughs> एकजनालाई मेरो बहिनीलाई हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो तुलसीपुर राणा गाउँबाट ऋषि उदासी मुक्तक सुनाएर गइसक्नु भएको छ तपाईँले कार्यक्रम मुक्त ग्राहरी सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगा हर्स दाङबाट त्यसै गरेर रेडियो राप्ती एफएम सल्यानबाट हामी एउटा गीत सुन्छौँ गीतेपछि तपाईँहरूमा आज आउने नै छौँ तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै अहिलेको व्यवसायमा एउटा मिठो सुगम सङ्गीत तपाईँहरूकै लागि शायद साथी सबै भाग्य माने कहाँ हुन्छन् चिहाएर हेर्ने गर लुकी लुके कति रुन्छन् माया लाउने जति सबै भाग्य माने कहाँ हुन्छन् चिहाएर हेर्ने गर लुके लुके कति रुन्छन् निकै नै मिठो सुगम सङ्गीत राखेका थियौँ कार्यक्रमको व्यवसायमा यो गीतले तपाईँहरूलाई निकै नै मन छोयो होला तपाईँहरूको मन छोयो होला भन्ने आशा राखेको छु यति बेला तपाईँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ मुक्तक डायरी सुनिरहनु भएको छ तपाईँहरूले कार्यक्रम मुक्तक डायरी अहिले प्रसारण भइरहेको छ रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगा हर्स दाङबाट त्यसै गरेर तपाईँहरूले रेडियो राप्ती एफएम सल्यानबाट कार्यक्रमलाई सुनिरहनु भएको छ यति बेला कार्यक्रममा हामीहरूले तपाईँहरूले यो कार्यक्रमलाई सुनिरहनु भएको छ आज पहिलो पटक दाङको रेडियो प्रकृति एफएमकै स्टुडियोबाट पहिले चाहिँ हामीले रेडियो राप्ती एफएम सल्यानबाट कार्यक्रमलाई प्रसारण गर्दै आइरहेका थियौँ कार्यक्रम यहाँबाट बजाउने गरिरहेका थियौँ आजबाट भने कार्यक्रम मुक्तिक डायरीलाई यहीँबाट दाङकै रेडियो प्रकृति एफएमबाट लिएर आएका छौँ तपाईँहरूले हाम्रो कार्यक्रममा सहभागिता हुनको लागि सहभागी जनाउनको लागि हाम्रो टेलिफोन नम्बरमा कुनै बेला आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार थाहै नपाई कति मन जोडिन्छन् यहाँ थाहै नपाई कति मन जोडिन्छन् यहाँ कतिपय बिचबाटमै छोडिन्छन् यहाँ प्रण गर्छन् सँगै बाँच्ने सँगै मर्ने भने थाहै नपाई कति मन जोडिन्छन् यहाँ कतिपय बीचबाटमै छोडिन्छन् यहाँ प्रण गर्छन् सँगै बाँच्ने सँगै मर्ने भनी पर्छ जब समस्या सब तोडिन्छन् यहाँ थाहै नपाई कति मन जोडिन्छन् यहाँ कतिपय बाटोमै छोडिन्छन् यहाँ हजुर नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट हजुर म बिजोरीको सेरो फेरोदेखि पोषण विवश रोका पोषण विवश रोका बिजोरीबाट हजुर के छ बिजौरीको हालखबर अनि तपाईँको हालखबर ठिकै छ समग्रमा यस्तै हो सन्चै हुनुहुन्छ हजुर हजुर नि हामी पनि सन्चै छौँ अनि कार्यक्रम कतिको सुन्नुहुन्छ नि बिजोरीमा बसेर कार्यक्रम आज फर्स्ट टाइम सुनेको आज फर्स्ट टाइम सुन्नुभयो हजुर अनि फर्स्ट टाइम सुन्नुभयो भनेपछि कार्यक्रम कस्तो लाग्यो नि तपाईँलाई राम्रो लाग्यो राम्रो लाग्यो कार्यक्रम हजुर केही सल्लाह सुझाव त्यस्तो छ भने दिन सक्नुहुन्छ आउँदा दिनमा आज पहिलोपटक सुने त्यस्तो के दिउँ र भन्ने लागेको होला होइन अब सुन्दै न हुन्छ आज कार्यक्रममा आएर मुक्तक सुनाइसक्नु भएको सयकोटा मुक्तक फेरि पनि एउटा मुक्तक सुनाउनुहुन्छ कि हामी छुट्टिन्छौँ ल सुरु गर्नुहोस् गल्ती भए माफ गर भुल हो यो जिन्दगी गल्ती भए माफ गर भुल हो यो जिन्दगी अजम्बरी छैन झर्ने भुल हो यो जिन्दगी सुख दुःख आपसमा घोलिएर अनवरत सुख दुःख आपसमा घोलिएर अनवरत बगिरहने एक मात्र मूल हो यो जिन्दगी गल्ती भए माफ गर भुल हो यो जिन्दगी अजम्बरी छैन झर्ने फुल हो यो जिन्दगी अजम्बरी छैन झर्ने फुल हो यो जिन्दगी हजुर निकै नै मिठो मुक्त सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिनपूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एकजनालाई जसले यति बेला सम्झिरहेको छ हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो बिजुरीबाट मुक्तक सुनाएर गइसक्नु भएको छ अब भने म केही फेसबुकमा प्राप्त भएका केही मुक्तकहरू लिन्छु राजकुमार डाङ्गीले लेख्नुहुन्छ पञ्चकुली आठ दाङबाट हाल चाहिँ साउदीमा हुनुहुन्छ विदेशमा पैसा फल्छ धुलोमामा विदेशमा पैसा फल्छ धुलो मामा सबै काम गर्छु बन्दैन ठुलोमा मामा परदेशिनु रहर होइन बाध्यता थियो कुनै नबलेसी घरमा आगो चुलो मामा विदेशमा पैसा फल्छ धुलो मामा सबै काम गर्छु भन्दैन ठुलो मामा राजकुमार डाङ्गी पञ्चकुले आठ दाङबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर पदम गर्दै मगरले लेख्नुहुन्छ बुढा गाउँ रोल्पा हाल चाहिँ प्रवासबाट भनेर लेख्नुहुन्छ कुनै मान्छे मन पराउन कारण चाहिन्छ कुनै मान्छे मन पराउन कारण चाहिन्छ कि त दिल कि त राम्रो आवरण चाहिन्छ कुनै मान्छे मन पराउन कारण चाहिन्छ कि त दिल कि त राम्रो आवरण चाहिन्छ देखावटी बनावटी कति दिन टिक्छ र एक अर्काको शङ्का निवारण चाहिन्छ कुनै मान्छे मन पराउन कारण चाहिन्छ कि त दिल कि त राम्रो आवरण चाहिन्छ पदम गर्दै मगर बुढागाउँ रोल्पा हाल चाहिँ प्रवासबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर लक्ष्मण लामिछानेले लेख्नुहुन्छ ककनी तिनुवाकोट हाल चाहिँ दुहा कतारमा हुनुहुन्छ यात्रामा एउटै विचारधाराको साथी बनाएर यात्रामा एउटै विचारधाराको साथी बनाएर चुटिनु पर्दा शङ्खाको विश्वासघाती बनाएर बदलामा उसले मेरो मुटु नै झिकी लगेपछि कसरी जिउनु धट्कन बिनाको छाती बनाएर यात्रामा एउटै विचारधाराको साथी बनाएर छुट्टिनु पर्दा शङ्काको विश्वास काती बनाएर लक्ष्मण लामिछाने कखनी दिन नुवाको ढाल चाहिँ दोहा कतारमा हुनुहुन्छ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट हजुर त्रिपुर दस तेघराबाट बिसी निर्दोष बिसी निर्दोष हजुर त्रिपुर दसबाट हजुर हजुर के छ सन्चै हुनुहुन्छ निर्दोषजी एकदमै ठिकै छु अनि कार्यक्रम कतिको सुन्नुहुन्छ नि एकदम नियमित सुन्छु नछुटाएर नियमित सुन्नुहुन्छ नछुटाएर नै सुन्नु भएको छ अनि आज मुक्तक पर्छ भन्ने थाहा छ त्यस्तो भए एकदमै ल सुरु गर्नुहोस् हस् सुरु गर्छु है त तन साट्नेहरू भेटिए मन साट्नेहरू भेटिए तन साट्नेहरू भेटिए मन साट्नेहरू भेटिए बेसी निर्दोष तिमी मेरै हौ भन्दै आँट्नेहरू भेटिए जब बेसी निर्दोष पिले आफ्नो काष्ठ खुलायो नि जब बेसी निर्दोष पिले आफ्नो काष्ठ खुलायो नि हेर्नुहोस् न अनि बजारभरि कुरा काट्नेहरू भेटिए तन साट्नेहरू भेटिए मन साट्नेहरू भेटिए बेसी निर्दोष पी तिमी मेरै हो भन्दै आँट्नेहरू भेटिए बेसी निर्दोष पी तिमी मेरै हो भन्दै आँट्नेहरू भेटिए तिमी मेरै हौ भन्दै धेरै आँट्नेहरू भेटिए निकै नै मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला यसरी नै फोन गरेर मुक्तक सुनाउँदै गर्नुहोला अहिले भने हामी छिटिनपूर्व एउटा गीत बजाउने बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् मलाई सम्झिरहेको मिस गरिरहेको छ होइन माया गर्ने मान्छेलाई हुन्छ छुट्टिन्छ नमस्कार नमस्ते बाई आउनुभएको थियो बेसी निर्दोष मुक्तक सुनाएर गइसक्नु भएको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा यति बेला मुक्तकहरू रहेका छन् उमेश चन्दले लेख्नुहुन्छ पिपल एक रुकुमबाट नानी मेरो छँदैछ आँखी दिएर आऊ नानी मेरो छँदैछ आँखी दिएर आऊ जहाँ थियो मुटु त्यहीँ राखी दिएर आऊ नानी मेरो छँदैछ आँखी दिएर आऊ जहाँ थियो मुटु त्यहीँ राखी दिएर आऊ विगतमा कति कति माया गरेकी भए मलाई विगतमा कति माया गरेकी भए मलाई हिँड्न गाह्रो हुन्छ आज बैशाखी दिएर जाऊ नानी मेरो छँदैछ आँखी दिएर जाऊ जहाँ थियो मुटु त्यहीँ राखी दिएर जाऊ उमेश चन्द पिपलाइक रुकुमबाट लेखेर पठाउनु भएको छ त्यसै गरेर रमेश पौड्याले लेख्नुहुन्छ बर्दघाट नगरपालिका चारबाट हाल चाहिँ साउदी अरेबियामा हुनुहुन्छ नजन्मदै नेपालीहरू नजन्मिँदै नेपालीलाई ऋण नलागोस् नजन्मिँदै नेपालीलाई ऋण नलागोस् नेपाली हुँ भन्नलाई घिन नलागोस् धेरै छन् प्रवासमा श्रम बेच्ने हातहरू दुःख बिमार नराम्रो दिन नलागोस् नजन्मिँदै नेपालीलाई ऋण नलागोस् नेपाली हुँ भन्नलाई घिन नलागोस् उमेश पौड्याल बर्दघाट नगरपालिका चार हाल चाहिँ साउदी अरेबियामा हुनुहुन्छ त्यसै गरेर अर्को मुक्त रहेको छ तुलसीपुर दाङबाटै लेख्नुहुन्छ तेज कुमार डाङ्गी घाइतेबाग भनेर लेख्नुभएको छ बगेको पानीको आकार हुने भए बगेको पानीको आकार हुने भए सपना सबै साकार हुने भए म त धेरै धनी हुन्थेँ होला सायद तिम्रा यादहरूको व्यापार हुने भए बगेको पानीको आकार हुने भए सपना सबै साकार हुने भए तेज कुमार डाङ्गी घाइतेबाग तुलसीपुर पाँच दाङबाट लेखेर पठाउनु भएको थियो यति बेला त्यसै गरेर अर्को मुक्तकार लिन्छु म यति बेला लेख्नुहुन्छ हेमन्त गौतमले त्रिवेणी एक टुनी बोर्ड सल्यानबाट महाभारत रामायण कृष्ण लीलाको उदाहरण दिनुभयो महाभारत रामायण कृष्ण लीलाको उदाहरण दिनुभयो केही गतिला अनि केही अगतिलाको उदाहरण दिनुभयो महाभारत रामायण कृष्णलीलाको उदाहरण दिनुभयो केही गतिला अनि केही अगतिलाको उदाहरण दिनुभयो वास्तवमा हामी कस्तो बन्नुपर्छ त बा भन्ने मेरो प्रश्नमा कति सजिलै कमिलाको उदाहरण दिनुभयो महाभारत रामायण कृष्णलीलाको उदाहरण दिनुभयो केही गतिला अनि केही अगतिलाको उदाहरण दिनुभयो हेमन्त गौतम त्रिवेणी एक टुनी बोर्ड सल्यानबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर म अर्को मुक्तक पनि लिन्छु यति बेला एकल यात्री अमिक भनेर लेख्नुहुन्छ भानु नौ तनहुँबाट मेरो खबर सुनि उनी धुरु धुरु रुँदै होलिन् मेरो खबर सुनि उनी धुरु धुरु रुँदै होलिन् मोतीका दाना झारी आँसुले मुख धुँदै होलिन् थाहै नदी एकैचोटि मऱ्यो भन्ने खबर सुन्दा धुरु धुरु रुँदै मेरा तस्बिरहरू छुँदै होलिन् मेरो खबर सुन्यो नि धुरु धुरु रुँदै होलिन् मोतीका दाना झारी आँसुले मुख धुँदै होलिन् निकै नै मिठो मुक्ताका लेखेर पठाउनु भएको थियो एकल यात्री अमेकले पानौ तनहुँबाट हामी एउटा गीत सुन्छौँ गीतपछि फेरि पनि तपाईँहरूमा आउने नै छौँ अहिले भने एउटा मिठो गीत रेडियो सेट छोडेर कतै पनि नजानुहोस् है त निकै नै मिठो मुक्तक गीत राखेका थियौँ एकदमै यो गीत तपाईँहरूलाई मन पऱ्यो होला भन्ने आशा राखेका छौँ कार्यक्रम मुक्तक डारीको यो बसाइमा छौँ हामीहरू कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आउन लागिसकेका छौँ यति बेला म केही थोरै मुक्तकहरू लिन्छु अनि त्यसपछि टेलिफोन चाहिँ हामी लिन सक्दैनौँ होला समय थोरै छ यति बेला लेख्नुहुन्छ मुक्तक नवीन सङ्घर्ष सिन्धुलीबाट आउँ गरौँ हातेमालो बाटो फरक छैन आउँ गरौँ हातेमालो बाटो छैन फरक आऊ गरौँ हाते मालो बाटो छैन फ्रक यहीँ जन्मियौँ यहीँ हुर्कियौँ माटो छैन फ्रक मलाई दुखे तिमीलाई दुख्छ तिमीलाई दुखे मलाई घाउ फ्रक मलम उस्तै टाटो छैन फ्रक आऊ गरौँ हातेमालो बाटो छैन फ्रक यहीँ जन्मियौँ यहीँ हुर्कियौँ माटो छैन फ्रक नवीन सङ्घर्ष सिन्धुलीबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अर्को मुक्तक रहेको छ प्रवासी काजी भनेर लेख्नुहुन्छ सूर्यबहादुर थापाले राउतकोट छ जाहरमाडी दैलेख हाल चाहिँ गुजरात भारतमा हुनुहुन्छ देखाउन दुनियाँलाई ध्यान मग्न भएका हुन्छन् देखाउन दुनियाँलाई ध्यानमग्न भएका हुन्छन् जो अपराधिक कार्यमा संलग्न भएका हुन्छन् भाँचुन्जेल हो रूप र धनको घमण्ड हुने यहाँ देखाउन दुनियाँलाई ध्यानमग्न भएका हुन्छन् जो अपराधिक कार्यमा संलग्न भएका हुन्छन् बाँचुन्जेल न हो रूप र धनको घमण्ड हुने यहाँ चितामा त मैहुँ भन्ने पनि नग्न भएका हुन्छन् प्रभास काजी सूर्यबहादुर थापा राजकोट छ झारमाडी दैलेखाल चाहिँ गुजरात भारतमा हुनुहुन्छ निकै नै मिठो मुक्तकहरू लेखेर पठाउनुहुन्छ कतिपय साथीहरूले मुक्तक लेख्दा चाहिँ आफ्नै फोटोमा लेखेर पठाउनु भएको छ स्क्रिन सट गरेर पठाउनु भएको हुन्छ त्यसरी चाहिँ पठाउँदाखेरि अलि हामीलाई यहाँ बुझ्न गाह्रो हुन्छ त्यसैले तपाईँहरूले मुक्तक पठाउँदा चाहिँ सकभर लेखेरै पठाउनुहोला नेपालीमा अनि त्यसै गरेर प्रतिफलमा लेखेर पठाउनु भयो भने एकदम राम्रो हुन्छ यति बेला निर्मल पुन मगरले लेख्नुहुन्छ शारदा नगरपालिका चौध मालनेटा सल्यानबाट हाल चाहिँ साउदीमा हुनुहुन्छ जीवनमा सधैँ हार भयो जीवनमा सधैँ हार भयो बाँच्नु नै धरतीको भार भयो अभागी रहेछु म त बर्बाद अभागी रहेछु म त बर्बाद पार्ने मेरै प्यार भयो निर्मल फुन मगर सल्यानबाट लेखेर पठाउनु भएको छ त्यसै गरेर अन्य धेरै धेरै मुक्तकहरू रहेका छन् आरके भण्डारीले लेख्नुहुन्छ तिमी छैनौ यो ज्यान दरबार हुनेछ तिमी छैनौ यो ज्यान दरबार हुनेछ तिमी छौ त झुपडिनी दरबार हुनेछ एउटा छोरा एउटी छोरी अनि सोचौँ खुसी सानो सुन्दर घरबार हुनेछ आरके भण्डारीले लेख्नुभएको छ अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ तपाईँहरूका मुक्तक पनि लिन सक्दैनौँ अनि टेलिफोन पनि लिन सक्दैनौँ आजको कार्यक्रमबाट हामी बिदा लिएर जानुपर्ने बेला भइसकेको छ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनको लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम मुक्त क्रिडायरी रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगाहर्ज तुलसीपुर धाङको ठेगानामा तपाईँहरूले आफ्ना सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुन्छ त्यसै गरेर तपाईँहरूले सल्लाह सुझाव पठाउनको लागि कार्यक्रमको कार्यक्रम मुक्त ग्राहरीको अफिसियल फेसबुक पेज मुक्त ग्राहरी एमयुके टिएके मुक्त डी आइएआरवाई डायरी मुक्त ग्राहरी सर्च गरेर त्यहाँ भेटाउन सक्नुहुन्छ त्यो पेजलाई लाइक गरेर तपाईँहरूले त्यहाँ मुक्तकहरू पठाउन सक्नुहुन्छ हामीले स्ट्याटस राखिदिएका हुन्छौँ त्यहीँ तपाईँहरूले आफ्ना मुक्तकहरू होला अनि आफ्ना सल्लाह सुझावहरू तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझावहरू त्यहीँ दिन सक्नुहुन्छ भन्दै यतिन्जेलसम्म मलाई प्रविधि कक्षीबाट साथ दिने रेडियो प्रकृति एफएम दाङका प्राविधिक मित्र माधव गडेलाई धेरै धेरै धन्यवाद त्यसै गरेर रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिवडाङलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता उत्तरी कुमार साहु पनि अहिलेको व्यवसायबाट बिदा हुन चाहन्छु नमस्कार एकै घरको मान्छे हो अर्कै घरको मान्छे तिमी अर्कै घरको मान्छे मर्कै घरको मान्छे सबै कुरा कहाँ